घेरीमा पनि प्रसारण भइरहेको छ यसरी उन्नाइसवटा एफएम रेडियोका साथै वेब ठेगाना डब्लूडब्लूडब्लू dot UNN dot com dot NP मार्फत संसारको कुनै पनि कुनामा तपाईँ यति बेला बुलबुल सुन्दै हुनुहुन्छ र यसै वेब ठेगानाबाट बुलबुल यो हप्ताभरि तपाईँ डाउनलोड पनि गर्न सक्नुहुन्छ मैले सुरुवातमै बताइसकेँ तपाईँ बुलबुलियन जो धेरै नेपाली गजल सुन्नको लागि इच्छुक हुनुहुन्छ उहाँहरूको लागि पनि खुसीको खबर आज हामी नेपाली गजल मात्रैको कार्यक्रम लिएर आएका छौं कार्यक्रमको सुरुवातमा राख्दैछु थकित यात्रीको शब्द कृष्ण भक्त राईको संगीत र स्वरमा रहेको उनको जीवन मेरो कथा नलेखेकै राम्रो Sí. जीवन बोल्दा बोल्दै अनायासै आँखाहरू सजल भए बोल्दा बोल्दै अनायासै आँखाहरू सजल भए झरेपछि अश्रुधारा नयनहरू चञ्चल भए आँसु होइन थोपा थोपा पग्लिएको मुटु रहेछ आँसु होइन थोपा थोपा पग्लिएको मुटु रहेछ जति झर्यो आँखाबाट सबै आँसु गजल भए बोल्दा बोल्दै अनायासै आँखाहरू सजल भए सर्लाहीको नेत्रगञ्ज मलंगवा रोड स्थायी निवास भई हाल सानेपा बस्दै आउनुभएका श्रवण कुमारको यो मुक्तक थियो मैले यसलाई वाचन गरेँ उहाँले एउटा पत्र छोटो लेख्नु भएको छ र गजल पनि पठाउनु भएको छ त्यसलाई वाचन गर्दैछु श्रवण कुमार जो हाल ललितपुरको सानेपा बस्दै आउनुभएको छ उहाँको पत्र सुरु हुन्छ यसरी प्राणप्रिय बुलबुल मुटुभरिको माया केवल तिम्रो लागि मौन बुलबुलियनको तर्फबाट एउटा पत्र तिम्रो लागि जसले आधार पायो तिम्रै कारणले गजलीय आकाशको धरातलमा उभिने तिमी मेरो प्यारी धेरै कालदेखि छेउ कालो रातको अँध्यारोबाट तिमी उज्यालोसम्म आइपुग्दा तिमी अलौकिक रह्यौ थोरै समय जो मेरो लागि सदियौँ युगौँ युग सरह रह्यो मेरो र तिम्रो पिरतीको कथा जब म मुलुकको जनयुद्धको कारणले सर्लाहीको चुरे अत्रौलीबाट तराईको नवलपुर झरे अनि तिमी सुनिन थाल्यौ एक रेडियोमा अरू पनि साहित्यिक कार्यक्रम जदौ निधि त्रिवेणी रेडियो वाचन आदि आदि तर तिम्रो सुन्दरताले म भुतुक्क भएँ आकर्षित भएँ अनि आसक्ति भएँ तर तिमी निठुरी हाम्रो मायालाई मारेर फेरि अलुपित भयो तर जब तिमी उज्यालोमा आयौ मेरो हर्षको सीमा रहेन म कस्तो मान्छे भने मन परेको गुलाब टिप्ने होइन बरु उसलाई फुल्न र फक्रिन दिएर आँखाभरि उसको खुसीमा रमाउने त्यसैले मैले तिमीलाई बोलाउने प्रयत्न गरिनँ बरु तिम्रो खुसी नै आफ्नो खुसी ठानेर रमाइरहेँ र मौन प्रेमी मौन बुलबुलियन भइरहेँ श्रवण कुमार अगाडि लेख्नुहुन्छ मेरो मौनताको बाँध जब टुट्यो शीतल भित्रभित्रै जलेको आभास गरेँ अनायासै उनको नयनबाट अश्रु धागा धारा बगेको बुझेँ मेरो मनले मेरो मौनता तोड्यो मेरो मौन व्रत टुट्यो र अन्तत मैले यो पत्र लेखेँ केवल तिम्रो लागि तर शीतलको लागि मेरो तर्फबाट भन्दै उहाँले गजल लेख्नुभएको छ गजल यस्तो छ भावुकताको बाँध फुटाई चुहाएछौ आँखाहरू भावुकताको बाँध फुटाई चुहाएछौ आँखाहरू डुबाएर आँसु दह धुवाएछौ आँखाहरू इच्छा अनि आकाङ्क्षा थियो नयनका तरेलीमा इच्छा अनि आकाङ्क्षा थियो नयनका तरेलीमा अतीतका सम्झनामै कुहाएछौ आँखाहरू डुबाएर आँसु दह धुवाएछौ आँखाहरू लेख्न बसी हुन्न गजल मनैदेखि फुर्नुपर्छ लेख्न बसी हुन्न गजल मनैदेखि फुर्नुपर्छ मुटुभित्र हेर्दा हेर्दै छुवाएछौ आँखाहरू डुबाएर आँसु दह धुवाएछौ आँखाहरू मनमुटु सबै पाएँ शीतल अनि कोमल रहेछ मनमुटु सबै पाएँ शीतल अनि कोमल रहेछ दिलपोख्ता गजलमा तुहाएछौ आँखाहरू भावुकताको बाँध फुटाई चुहाएछौ आँखाहरू डुबाएर आँसु दह धुहाएछौ आँखाहरू यो गजल श्रवण कुमारको थियो यसलाई वाचन गरेर सुनाएँ मैले आज हामी नेपाली गजलको साङ्गीतिक अभियानमा छौँ र तपाईँका गजल पनि वाचन गरिरहेको छु र पत्र पनि एउटा मलाई निकै मनपर्ने गजलकारको पत्र पनि आइपुगेको छ निकै अघिदेखि म उहाँलाई चिन्छु एक दुईपटक हाम्रो भेट पनि भएको छ विशेष म उहाँलाई गजलले गर्दा चिन्छु सम्भवतः उहाँको एउटा अथवा दुईवटा गजल सङ्ग्रह पनि प्रकाशित छ दादिङ कल्लेरी सात स्थायी निवास भई हाल काठमाडौँको कलङ्की रहँदै आउनुभएका गणेशमान साकेको पत्र र गजल छ मेरो हातमा उहाँको छोटो पत्र यस्तो छ धेरै वर्षपछि बुलबुल सुन्न पाउँदा खुसीको सीमा नरहे पनि गजल पठाउन भने अबेर गरेकोमा क्षमा प्रार्थी छु गजल र बुलबुललाई माया गर्ने पुरानो बुलबुलियनलाई सायद बुलबुलले बिर्सेको छैन होला भन्ने आश गरेको छु मोपसलको जन्म र काठमाडौँको बसाई जीवन जिउनलाई नै भागदौड गर्नुपर्ने बाध्यताको बीचबाट पनि केही समय निकालेर कोरेको गजल बुलबुललाई पठाएको छु वास्तवमा मैले कोरेको गजल रूपी क्यानभासले मूर्त रूप तब पाउँछ जब अच्युत घिमिरेको यसले पाउँछ भनेर उहाँले लेख्नुभएको छ धन्यवाद गणेशजी अन्यमा बुलबुलले पुनर्जन्म पाएकोमा बुलबुल र अच्युत घिमिरेलाई बधाई साथै नेपाली गजल क्षेत्रमा बुलबुलको योगदान र आवश्यकता बुझिदिएकोमा उज्यालो नाइन्टी नेटवर्कलाई पनि विशेष साधुवाद भन्दै उहाँले यो पत्र लेख्नुभयो गणेशमान साकेको गजल यस्तो छ पैसा हो सबै थोक सबै थोक हो पैसा पैसा हो सबै थोक सबै थोक हो पैसा कसैलाई उपचार कसैलाई रोग हो पैसा सत्य के हो असत्य के छुट पाउँछ यसले सत्य के हो असत्य के छुट्याउँछ यसले पैसा हो बुद्ध भन्नु सम्राट अशोक हो पैसा कसैलाई उपचार कसैलाई रोग हो पैसा महादेव झैँ तीन नेत्र धन भनेपछि महादेवकै तीन नेत्र धन भनेपछि यो संसारको के कुरा त्रिलोक हो पैसा कसैलाई उपचार कसैलाई रोग हो पैसा धेरै खाए अमृत पनि विष हुन्छ भन्छन् धेरै खाए अमृत पनि विष हुन्छ भन्छन् तर कहिले नअगाउने अनौठो भोक हो पैसा कसैलाई उपचार कसैलाई रोग हो पैसा बचाउँछ इज्जत यसले गुमाउँछ कहिलेकाहीँ बचाउँछ इज्जत यसले गुमाउँछ कहिलेकाहीँ बदनामी सहरको लिलामी चोक हो पैसा पैसा हो सबै थोक सबै थोक हो पैसा कसैलाई उपचार कसैलाई रोग हो पैसा कल्लेरी साथ धादिङ स्थायी निवास भइहाल हाल कलङ्की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 अस्ति पश्चिमतिर अर्को बन्धु बिस्पिएर मर्यो अस्ति सरकारी अस्पतालका पिएन सबै डाक्टर अचेल सरकारी अस्पतालका पिएन सबै डाक्टर अचेल उपचारमा एउटा बालक सुन्निएर मर्यो अस्ति पश्चिमतिर अर्को बन्धु बिस्पिएर मर्यो अस्ति काम गर्छु पेट पाल्छु भन्दा कठै काम नपाई काम गर्छु पेट पाल्छु भन्दा कतै काम नपाई एक युवकले सपलाई चुनौती दिएर मर्यो अस्ति पश्चिमतिर अर्को बन्धु बिस पिएर मर्यो अस्ति कर्णालीमा खाद्यान्नको अभाव छ महिनौदेखि कर्णालीमा खाद्यान्नको अभाव छ महिनौदेखि एउटा कृषक भोक भोकै थलिएर मर्यो अस्ति पश्चिमतिर अर्को बन्धु बिस्पिएर मर्यो अस्ति बाँच्न पाउने अधिकारको कता गयो सुनवाई खै बाँच्न पाउने अधिकारको कता भयो सुनवाई खै एउटा मान्छे सडक छेउमा किचिएर मर्यो अस्ति पूर्वतिर एक नेपाली सेरिएर मर्यो अस्ति पश्चिमतिर अर्को बन्धु बिस्पिएर मर्यो अस्ति गोर्खाको फुजेल पाँच स्थायी निवास भई हाल काठमाडौँ रहँदै आउनुभएका ध्रुवप्रसाद ढकालको गजल थियो यो यसलाई वाचन गरेर सुनाए मैले तपाईँ समक्ष ध्रुवप्रसाद ढकालको गजलपछि हामी अर्को एउटा गजल पनि वाचन गर्ने तर्खरमा छौँ तर त्योभन्दा अघि यो गजलपछि वाचन हुने साङ्गीतिक गजलको बारेमा म तपाईँलाई बताउँदैछु आनन्द अधिकारीको शब्द शिखर सन्तोषको सङ्गीत र शिव परियारको स्वरमा हामी एउटा गजल बजाउनेछौँ अब तर त्योभन्दा अघि काठमाडौँकी सुकेधाराको निशा केसीको गजल वाचन गर्दैछु टाढा हुँदैमा माया मारेको नठान्नु तिमी टाढा हुँदैमा माया मारेको नठान्नु तिमी त्यो कल्पवृक्ष अन्तै सारेको नठान्नु तिमी म तिम्रो सहर नै छोडी गए पनि धेरै टाढा म तिम्रो सहर नै छोडी गए पनि धेरै टाढा अमूर्त त्यो पललाई टारेको नठान्नु तिमी त्यो कल्पवृक्ष अन्तै सारेको नठान्नु तिमी तिम्रै भलाइको खातिर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 पारीबाट दोबाटोमा टर्च लाइट बल्दै आछ पारीबाट दोबाटोमा सल्लाह भएको थियो उनको मेरो उनी आएको लिन होला लेखिरहेछन् प्रेमपत्र मलाई यतै दिन होला मन त थियो उनीसँग जीवन सारा बिताउने मन त थियो उनीसँग जीवन सारा बिताउने फुर्सद छैन उनलाई भेट्न आएको एकै छिन होला लेखिरहेछन् प्रेमपत्र मलाई यतै दिन होला म त गरिब सधैँभरि धनको भिख मागी हिँड्छु म त गरिब सधैँभरि धनको भिख मागी हिँड्छु जति भए नि थोरै भा छ मलाई दिने ऋण होला मानापाथी हुँदाहुँदै ढक्तराजु किन होला लेखिरहेछन् प्रेमपत्र मलाई यतै दिन होला प्युठान जिल्लाको बिजुली छ बैरिनी दमारका ऋषिराम पाण्डेको गजल थियो यो यसलाई वाचन गरेर सुनाएँ मैले अब मेरो हातमा अर्को एउटा छोटो पत्र र गजल छ पाँच थर लेखिएको छ दुई हजार छैसठी चैत्र एघार गते लेखिएको पत्र छ पत्र सम्बोधन बिना सुरु हुन्छ यसरी मिठो निन्द्रा सपनीले कता कता छुन लागेको यो रात्रिकालीन समयमा प्रसारित कार्यक्रम रेडियो बुलबुलको सञ्चालकमा पाँच थरेली ललिता लज्जा कालीको तर्फबाट रात्रिकालीन अभिवादन भनेर पठाउनुभयो यो रेडियो पत्र बुलबुललाई मैले दुई हजार छैसठी चैत्र एघार गते बुधबारका रात पहिलो समय सुन्ने अवसर पाएँ जहाँ धेरै श्रोताहरूको मिठा मिठा शेरहरूले सजिएको गजलहरूलाई पनि निहालेर सुने तर मलाई कुनै गजल कोर्न आउँदैन तर पनि ती साथीहरूको गजल सुनिरहँदा मलाई कता कता जानी नजानी पहिलो प्रयास प्रयासस्वरूप गजलका शेरहरू लेख्न कलमले रेडियो बुलबुलमा पठाउन मन लाग्यो लेखनीय पत्र छोटो अनि थोरै होला तर लेखनीय शब्दहरू धेरै होलान् विशेषतः यो मेरो गजल पहिलो प्रयास स्वरूप भएकोले गजलका शेरहरू पुरा छ या छैन या लेखाइलाई गजलका रूप नै भन्न मिल्ला कि नमिल्ला त्यो प्रति म क्षमायाचना गर्दै मैले गजल पठाएको छु र वाचन गरिदिनुहुनेछ भन्ने मनमा जगाएकी छु भनेर लेख्नुभयो उहाँले र उहाँको गजल यस्तो छ सागर तिमीले तार्छौ भने बगरमा नपर्नु सागर तिमीले तार्छौ भने बगरमा नपर्नु मेरो अघि मात्र हिँड पछि चाहिँ नसर्नु सोध्छौ किन सुखको गोरेटोमा फुलै फुल हुन्छ सोध्छौ किन सुखको गोरेटोमा फुलै फुल हुन्छ फुल टिप्दा काँडा बिज्ला मेरो आँखा नतर्नु मेरो अघि मात्र हिँड पछि चाहिँ नसर्नु निश्चल मेरो प्रेमलाई घात गरी गयो निश्चल मेरो प्रेमलाई घात गरी गयो अन्जानमा फेरि फेरि फर्केर मलाई प्रेम नगर्नु मेरो अघि मात्र हिँड पछि चाहिँ नसर्नु दुनियाँलाई बाढी हिँड्छौ रे छेडेक झुटो माया दुनियाँलाई बाढी हिँड्छौ रे छेडेक झुटो माया होसगर बेलैमा पछि एक्लै अभरमा नपर्नु सागर तिमीले तार्छौ भने बगरमा नपर्नु मेरो अघि मात्र हिँड पछि चाहिँ नसर्नु बाँस्तरबाट पठाइएको ललिता लज्जा कालीको यो गजल वाचन गरेँ मैले अब फेरि साङ्गीतिक गजल बुलबुलको अर्को कोसेरी कृष्णरी बरालका शब्द गैरे सुरेशको सङ्गीत रिमा गुरुङ र जगदीश समालको स्वरमा हिँड्दा हिँड्दै बाटोमै पाइला मोडियो एक्लै हिँड्दा हिँड्दै बाटोमा पाइला अडियो एक्लै हिँड्दा हिँड्दै बाटोमा पहिला अडियो हिर्दा हृदय बा स्पर्शमा आयो तिमी बाचा तोडियो आज स्पर्शमा आयो तिमी बाछा तोडियो एक्लै हिँड्दा हिँड्दै बाटोमा पाइला अडियो एक्लै हिँड्दा हिँड्दै बाटोमा पाइला अडियो तिमी भेट भयो जिन्दगीको बाटो एक्लै हिँड्दा हिँड्दै बाटोमा पाइला हाडियो विश्वास लाग्यो अब तिम्रो नभई छुन्न भन्यौ र विश्वास लाग्यो अब तिम्रो नभई छुन्न भन्यौ र लगनगाँठो नपारी त छुन पनि हुन्न भन्यौ र पवित्र प्रेमको अर्थ विज्ञ रहेछ तिम्रो मनमा पवित्र प्रेमको अर्थ विज्ञ रहेछ तिम्रो मनमा देखावटी हुँदै होइन मनको उत्तर चुन्न भन्यौ र लगनगाँठो नपारी त छुन पनि छुन्न भन्यौ र मानवकै हृदयमा प्रेमको पक्का बास हुन्छ मानवकै हृदयमा प्रेमको पक्का बास हुन्छ नसाको तारबाट गुन्जिएको सुन्न भन्यो र लगनगाँठो नपारी त छुन पनि छुन्न भन्यो र गुलाबकै फुल दिँदा नि दुर्गन्ध नै पायो भने गुलाबकै फुल दिँदा नि दुर्गन्ध नै पायो भने मनभित्रकै मैला धुन्छु बाहिरी मात्रै धुन्न भन्यो र लगनगाँठो नपारी त छुन पनि हुन्न भन्यो र साथ दिए बढाउनलाई प्रितसँगै पाइला पनि साथ दिए बढाउनलाई प्रीतसँगै पाइला पनि चुन्ने धागो होइन सरू मायाले मन बुन्न भन्यो र विश्वास लाग्यो अब तिम्रो नभई छुन्न भन्यो र लगनगाँठो नपारी त छुन पनि हुन्न भन्यौ र स्याङ्जाको बिर्गातिन स्थायी निवास भई हाल काठमाडौँको घट्टेकुलो नदी आउनुभएकी सरू पाण्डेको गजल थियो यो यसलाई वाचन गरेर सुनाएँ मैले र यो गजल सँगसँगै अब बुलबुलको हामी करिब करिब अन्तिम चरणसम्म आइपुगेका छौँ बुलबुलको प्रसारण तपाईँ उज्यालो नाइन्टी नेटवर्क मार्फत काठमाडौँ उपत्यका र आसपासका क्षेत्र FM Mechitunes Jhapa radio Darpan Bardibas Hetauda FM Hetauda रामेछापको रेडियो तिनताल नुवाकोटको Nuwakot FM Kalinchowk FM Dolakha Pratidhwani FM Makwanpur radio Triveni Chitwan radio Tarang पोखरामा सुन्दै हुनुहुन्छ त्यसै गरी बुलबुल अहिरी radio Resunga Gulmi radio Parbat Phalewas Bulbule FM Surkhet radio Bardiya Krishnasar FM Gulariya पोखराको माछापुछ्रे एफएम बुटवलको तिनाउ एफएम र सुर्खेतको रेडियो भेरीमा पनि प्रसारण भइरहेको छ यसरी उन्नाइसवटा एफएम रेडियोका साथै वेब ठेगाना UNN dot com dot NP मार्फत संसारको कुनै पनि कुनामा जुनसुकै बेला बुलबुल सुन्न वा डाउनलोड गर्न सकिन्छ हामी तपाईँलाई बुलबुल सम्बन्धी जानकारीको साथमा दशैं विशेष बुलबुलको प्रस्तुति गर्न लागेको कुरा पनि अग्रिम जानकारी गराउँछौँ दशैं विशेषका लागि गजल तथा रात्रिगन्थनहरू लेखेर पठाउनुहोला बुलबुलमा पत्राचार गर्नको लागि हाम्रो ठेगाना उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति बुलबुल पोस्ट बक्स नम्बर छ चार छ नौ काठमाडौँ नेपाल हामीलाई इमेल गर्नको लागि हाम्रो ठेगाना B U L B U L Bulbul at UNN dot com dot एनपीमा इमेल गर्नुहोला हवस् त आउँदो साता आजकै दिन आजकै समयमा तपाईँ हाम्रो भेटघाट हुने नै छ तबसम्मको लागि चन्द्रगढी पाँच झापा सुधार गृहका दिलीप राखालीको गजल वाचन गर्दै म प्रस्तोता अछुत घिमिरे र उत्पादन सहयोगी दिनेश निरोला आजको लागि विदा माग्दैछौ जित्यौ तिमीले हारे म हरुवाको कथै अर्कै जित्यौ तिमीले हारे म हरुवाको कथै अर्कै समुद्रको छेउमा जाबो जरुवाको कथै अर्कै राम्रै भो छुट्यौँ हामी तिम्रो जस्तो महल छैन राम्रै भो छुट्यौँ हामी तिम्रो जस्तो महल छैन पानी परे ओछ्यान सर्ने सरुवाको कथै अर्कै समुद्रको छेउमा जाबो जरुवाको कथै अर्कै सुनको थालमा चाँदी खान्छौ तिम्रो आफ्नै दुनियाँ छ सुनको थालमा चाँदी खान्छौ तिम्रो आफ्नै दुनियाँ छ मेरो प्यारो हलो जुवा करुवाको कथै अर्कै समुद्रको छेउमा जाबो जरुवाको कथै अर्कै बर्खाभरि काम गरी हिउँदमा खाने किसान बर्खाभरि काम गरी हिउँदमा खाने किसान के बुझ्छ्यौ र सानो तिमीले फरुवाको कथै अर्कै जित्यौ तिमीले हारे म हरुवाको कथै अर्कै समुद्रको छेउमा जाबो जरुवाको कथै अर्कै